अब सुनौ फेसबुक काण्ड नम्बर तिनको झन डरलाग्दो घटना एउटै बेडमा दुईजना पुरुषसँग शारीरिक सम्पर्क अस्वीकार गरेपछि तिनै पुरुषहरूबाट ती युवतीको हत्या उमेरले बिस टेकेकी भेनिसा लिम्बुले प्लस टू सकेकी थिइन् उनी काठमाडौँको कपनमा बस्दथिन् र चाबिलको हेरिटेज हाई स्कुलमा पढाउने गर्दथिन् धनकुटा स्थायी घर भएकी भेनिसाका बुवा आमा त्यति बेला काम विशेषले धरान गएका थिए कुरा गत फागुन आठ गतेको हो उनी भाइ भाइ बहिनी र एउटी दिदीको साथमा काठमाडौँमै थिइन् फागुन दस गते महानगरी प्रहरी अपराध महाशाखामा एउटा उजुरी आयो जसमा भेनिसा लिम्बू हराएको भन्दै खोजबिनका लागि अनुनय गरिएको थियो उमेर पुगेको र पढे लेखेको युवती हराउनु सामान्य कुरा थिएन अपराध महाशाखाले उपत्यकाभरिका वृत्त र प्रभागहरूमा थुनामा रहेका युवतीहरूको विवरण खोजी गर्न थाल्यो तर कतै पनि भेनिसाकै हुलिया भएका युवतीहरू पक्राउ परेको पाइएन फागुन चौध गते बिहान करिब एघार बजे भक्तपुर प्रहरीबाट एउटा खबर आयो नगरकोट नगरपालिका एघारको मन पोखरी स्थित बाँसघारीमा एक महिलाको सब फेला परेको सही खबर पाउन साथ डिएसपी दीपक रेग्मीको नेतृत्वमा मासाकाको प्रहरी टोली पोखरा स्थित बाँसको झाङमा पुग्यो सब फेरेर स्थलको मुजुल्का गरेपछि त्यहाँबाट महिला हराएको उजुरी कता कता छ भनेर सोधपुछ गर्न थालियो अन्तत बौद्धबाट एक महिला हराएको खबर आयो तब मात्र हिंसाको सब भएको पत्ता लाग्यो र उनको हत्या भएको पनि प्रहरीले ठहर गर्यो यस सम्बन्धमा कुनै प्रहरी अपराध महाशाखाका प्रवक्ता समेत रहेका डिएसपी दीपक रेग्मीसँग हामी टेलिफोन सम्पर्कमा छौँ हेलो नमस्कार डी साहब यो जुन भेनिसा हत्याकाण्डको अनुसन्धान गरिरहनु भएको छ हजुरले होइन हजुर अपराध महाशाखाबाट भएको त्यसमा म पनि छु त्यसरी बुझौँ सर यो हत्याकाण्ड बारे सुरुदेखि अहिलेसम्म भइरहेको कुराहरू बताइदिनुहोस् न सर यसमा यो धनकुट्टा घर भई कपन बस्ने भेनिसा लिम्बू वर्ष बिस्की भेनिसा लिम्बू फाउन आठ गते हराएको र चौध गते लास्ट फेला पऱ्यो लास्ट फेला परिसकेपछि अनुसन्धान गर्दै जाँदा बौद्ध बस्ने चारजना मान्छेहरू चाहिँ संलग्न छन् भन्ने कुरा अनुसन्धानबाट फाइन्डिङ्स भयो त्यसमा तिनजना चाहिँ हामीले एरेस्ट गरेको छौँ र एकजना चाहिँ फरार छ यो तिनजना एरेस्ट गरेका मतलब अनि घटनास्थल लास्ट फेला परेको ठाउँ भक्तपुरको एरिया भएको हुनाले थप अनुसन्धानको लागि मिसिल र व्यक्तिहरू पक्राउ व्यक्तिहरू भक्तपुर मुद्दा दर्ताको लागि तिनजना पक्राउ परेका व्यक्तिहरूको नाम र ठेगाना पाउन सकिन्छ त्यो तिनजनामा एकजना यो थली घरुने राजन राई र बौद्ध घरुने सजित लामा र सनी लामा तिनजना पक्राउ परेका व्यक्तिहरू यिनीहरू यिनीहरूको भेट कहाँ भयो र कहाँ गएर भेनिसालाई बलात्कारको प्रयास गर्न खोजिएको भन्ने कुरा के हो यिनीहरूले सुरुमा यो राजन राई भन्नेसँग हामी आज लगभग तिन महिना अगाडिदेखि फेसबुकमा यिनीहरूको फेसबुक फ्रेन्ड थिए र फेसबुक फ्रेन्ड भइसकेपछि त्यो दिन शनिबारको दिन थियो र शनिबारको दिनमा यिनीहरूको बिचमा चाहिँ च्याटमा कुराकानी भयो भइसकेपछि बेनिसालाई राजनले बौद्धमा बोलाएको र फोन नम्बर एक्सचेन्ज पनि त्यही दिन भएको छ यिनीहरूको बिचमा फोनमा कुराकानी भयो भइसकेपछि भेनिसा बौद्ध गएको छ र बौद्धमा एउटा बत्ती पसलमा यिनीहरूको भेट भयो भेटपछि त्यहाँ यो राजन राई लगायत चारैजना सुरुमा तिनजना थिए पछि एकजना आएर चारजना चाहिँ मेल पुरुषहरू र एकजना भेनिसाहरू पाँचजना भयो पाँचजना भइसकेपछि केटाहरूले त्यही मानव आफै सेवन गरेको देखिन्छ र भेनिसाले त्यहाँ पुगेर चिया खाएको सँगसँगै बसेर चिया खाएको परिचयहरू भएको छ र त्यसपछि अन्दाजी छ बजी पछाडि नै यिनीहरू त्यहाँबाट रमाइलो गर्ने भनेर यो शनिबारको दिन विश्व जाने भनेर यो आठ थमेलमा उनीहरू आएको छ थमेलमा आइसकेपछि मादक लगभग सबैले सेवन गरेका छन् तर त्यसपछि त्यहाँ सामान्य किसिमका हकिङ किसिम लगाएका कामहरू भएको सामान्य सामान्य अश्लील भन्ने यसलाई त्यस्तो क्रियाकलापहरू भएको छ र त्यहाँबाट चाहिँ यिनीहरूको बिचमा त्यो दुराशय पनि देखिन्छ त्यहाँ बिचमा र त्यो भइसक्यो दुईजना केटाहरू यो सजित र राजनलाई टोटोमा लगाएर छोडिदिएको छ हजुर र पछि गएर अनि दुईजना पुरुष र एकजना महिला योमा लागु बाटो पानी पोखरी स्थित अपार्टमेन्टमा आएको र अपार्टमेन्टमा आइसकेपछि एकजनाले लगभग सहमत नै हुनुपर्छ शारीरिक सम्बन्ध गरेर देखिन्छ सोध्नु सोटो पनि र पोस्टमार्टम रिपोर्ट पनि शारीरिक सम्बन्ध भएको छ भन्ने हामीसँग रिपोर्ट प्राप्त भएको छ हजुर र अर्कोले चाहिँ यो जबरजस्ती गर्न खोजेपछि अर्कोसँग नमानेर जबरजस्ती गर्न खोजेपछि विवाद हुँदाखेरि झ्यालबाट खसालेको भन्ने देखिहाल्छ हजुर छतला माथिबाट फालिएको थियो अरे भन्ने सम्झेर आएको छ छतला माथिको अपार्टमेन्ट छ छेद विच्छेद थियो कि शरीर कस्तो थियो उनको बेनिसाको लास्टमा चाहिँ अर्को ठाउँबाट खसेको भन्ने त लास्टमा सुरु प्रायः अनुमान गर्न सकिन्छ यो चाहिँ क्षत पनि छैन यो ठ्याक्क खुट्टा दाहिने खुट्टा गएर पर्या जस्तो देखिन्छ दाहिने खुट्टाको टोमा भुँडीवालाको उसमा चाहिँ अलिकति खोर्सी भुँडी नङ खोटिएको छ त्यसपछि त्यो दाहिने हरको सबै कुराहरू ब्रेक भएको छ यो एउटा कुर्कुच्चामा एङ्कल कुर्कुच्चा ब्रेक भएको छ अनि त्यसपछि यो थाइको हड्डी ब्रेक भएको छ अनि त्यसपछि हुन्छ नि यो जोइन्ट हुन्छ यो खुट्टाको जोइन्ट ब्रेक भएको छ र कम्मरको भागहरू पनि ब्रेक भएको छ त्यो छ र अनि यो पछाडिको उसमा चाहिँ यो रातो छेचारीको जस्तो काम देखिन्छ तर शरीरबाट बिल्डिङ कहीँबाट पनि भएको छैन भेनिसा आफै एउटा शिक्षिका थिइन् त्यस्तो सचेत शिक्षित मान्छे अलिक सजग हुन किन नसकेको होला है यो विषयमा मैले अलिकति तपाईँहरू मैले यो अनुसन्धान गर्दा के देखेँ भने सिम्पली अब फेसबुकमा परिचय भएको लगभग दुई तिन महिनादेखि त्यति पुरानो पनि होइन र फेसबुकमा परिचय भएको आधारमा यो अहिलेको टिनेजरमा यो समस्या पनि देखिरहेको छ चारजना पुरुषहरू छन् अनि त्यसपछि एउटा महिला फेसबुकमा सिम्पली परिचय भयो यिनीहरूको फोन नम्बर आदान प्रदान पनि त्यही दिनुभएको देखिन्छ हजुर त्यही दिन मात्रै भएको छ अरे त्यति बेला तिन बजेको थियो अरे त्यो हिसाबले यिनी चाहिँ सरासरी गएर अपरिचित पुरुषहरूसँग पौधमा गएर अनि त्यहाँबाट डिस्को जाने भनेर ठमेलाउने लगायतका अनि उसले आफ्नो अब हामीलाई अनुसन्धानमा गाह्रो भएको कम्तीमा पनि उसले साथीसँग अथवा परिवारसँग अथवा कसैलाई पनि म फलानासँग फलाना ठाउँमा छु है भनेर भनिएको भए अनुसन्धान अनुसन्धान पनि सहयोग हुन्थ्यो र उनीहरूलाई चाहिँ अनुसन्धानमा पनि सहयोग हुन्थ्यो र उनीहरूलाई पनि त्यो त्यहाँसम्मको सास आउने थिएन होला आफ्नो लोकेसन अथवा आइडेन्टिटी म फलानासँग छु भन्ने किसिमको कुरा गरिदिएको भए यो सिम्पली पहिलो परिचयमै त्यति साह्रै गहिरिएको अवस्थाले अलिकति समाजमा पनि यस्ता किसिमका घटनाहरू अरू पनि घट्न सक्ने देखिन्छ र यो एउटा प्रतिनिधि घटना हुनसक्छ यो फेसबुकबाट अथवा यो सोसियल मिडियाहरूबाट यस्ता किसिमका अपराधहरू भएको छन् र यसलाई चाहिँ अहिलेको समाजले बुझ्नुपर्छ जस्तो लाग्छ मलाई त यसै हप्ता एकजना जुन अमेरिकी नक्कली सैनिक बनेर सोह्रजना भन्दा बढी युवतीलाई मोहित पार्दै लाखौँ रुपियाँ ठोइ गरेको खबर पनि प्रहरीले हालै सार्वजनिक गरेको छ अब चाहिँ विशेष त युवतीहरू सजग हुनै पर्ने देखियो होइन त हो सर मैले जोड्न खोजेको पनि यो सिम्पली यो एउटा प्रतिनिधि घटना मात्रै हुन् यी घटनाहरू प्रतिनिधि घटनाहरू र यस्तो समाजमा थुप्रै पटक थुप्रै भएको छ फेसबुक मोटो क्राइम पनि थुप्रै पटक भएको छ उनीहरूले चाहिँ अनावश्यक प्रलोभनमा पारेको अनावश्यक दबाब दिएको अथवा के अरे त्यहीँबाट फेसबुकबाट धम्क्याएको प्रलोभनमा पारेको नैसम्म लिने दिनेसम्मका कुराहरू अकुशल सिस्टमबाट यसलाई चाहिँ सोसियल नेटवर्किङ युज गर्दाखेरि मात्रै सचेत हुनुपर्ने अवस्था चाहिँ छ अब कतिलाई फ्रेन्ड बनाउने कतिलाई फ्रेन्ड नबनाउने अथवा सिम्पली फोटो हेरेर फ्रेन्ड बनाउने कि अथवा उसको चाहिँ सम्पूर्ण कुराहरू बुझेर उसको म्युचुअल फ्रेन्डहरू को को छन् त्यो हेरेर फलाना मान्छे चाहिँ फ्रेन्ड बनाउनु हुने खालको हो होइन भन्ने बुझेर मात्रै फ्रेन्ड बनाउने कि भन्ने कुराहरू पनि छ यतातिर अलिकति यो सचेतना चाहिँ आवश्यक छ जस्तो लाग्छ मलाई त्यही त फेरि अर्को युवक जो विदेशमा थिए फेसबुकमा प्रेम सम्बन्ध राखेर स्वदेश फर्केपछि ती युवतीलाई होटेलमा बोलाए त्यसपछि उनले नाङ्गो तस्बिर चाहिँ फेसबुकमा तत्काल राखिदिए तिनी पनि अहिले पक्राउ परेका छन् होइन त हो सर यो छ र यसमा फेसबुकको थुप्रो किसिमको क्राइमहरू अहिले एक्सप्लोर भएको छ एकैचोटि हत्तै बढेको अपराध मात्रै यो एउटा हो यो साइबर सम्बन्धी क्राइम चाहिँ हत्तै बढेको एउटा हो र साइबर सम्बन्धी सिम्पली साइबर अपराध एउटा भयो र साइबरको कारणले साइबर युज गरेर हुनसक्ने यो फौजदारी अब यो अपराधहरू चाहिँ थुप्रो किसिमका अपराधहरू हुनसक्छ जस्तै एक्सटर्सनहरू यो कर्तव्य जाने भयो अनि त्यसपछि गएर यो सेलिब्रिटी बिकम सम्बन्धी पनि हुनसक्छ कसैको इज्जतमा खेलवाड गर्नु हुनसक्छ किसिमका अपराधहरू हुनसक्छ थुप्रै किसिमका अपराधहरू यो सोसियल मिडियाको माध्यमबाट भएको देखिन्छ अहिले त्यही त डिस यसप्रति विशेष त युवतीहरू सचेत हुन् भन्ने उद्देश्यका साथ यो घटना उठान गरेका हौँ जानकारी दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद छ अहिले छुट्टी है त तपाईँलाई पनि धन्यवाद र तपाईँको रेडियो मार्फत मलाई इन्फर्मेसन जानकारी इन्फर्मेसन दिने अवसर दिनुभयो तपाईँहरूलाई पनि धन्यवाद हस् धन्यवाद मलाई जालैमा पार्यो फेसबुकले फेसबुकले मलाई जिउँदै मार्यो फेसबुकले फेसबुकले मलाई जालैमा पार्यो फेसबुकले फेसबुकले मलाई जिउँदै मार्यो फेसबुकले फेसबुकले मलाई जालैमा पार्यो फेसबुकले मलाई जिउँदै मार्यो फेसबुकले माया रोज सार्यो फेसबुकले मलाई जोगी पार्यो यस भेनिसा हत्याकाण्डका सम्बन्धमा उनका एकजना आफन्त किङ हाङ राईसँग हामी टेलिफोन सम्पर्कमा छौँ हेलो नमस्कार हजुर हाङ राई हुनुहुन्छ होइन राई भेनिसा लिम्बूको जुन हत्या प्रकरणका बारेमा हजुरले अगुवाई गरिरहनु भएको छ कसरी हराइन् घरबाट सबै बताइदिनुहोस् न को नातिनी हो हजुर अनि उनी चाहिँ के अरे फाल्गुन आठ गते दिउँसो घरबाट कुनै साथीले बोलाएर बाहिर निस्केकी रहेछन् हजुर त्यसपछि आइनन् उनी घरमा बेलुका पख अलिक ढिलो हुन्छ भनेर बहिनीलाई एसएमएस गरेको रहेछ हजुर तैपनि नआइसकेपछि बहिनी र दिदीले बेलुका कहाँ छ छिटो आइज भनिसकेपछि एसएमएस गरे फोन गरे फोन लाग्यो फोन चाहिँ रिङ गयो तर उठाएन त्यसपछि एसएमएस गरे त्यसपछि उसको फोन स्विच अफ छ हजुर त्यसपछि आउँछ होला आउँछ होला भन्दाखेरि अलि ढिलो नआएपछि दिदीले प्रहरीमा खोजी गर्न उजुरी दिइहाल्नु भनेपछि प्रहरीमा हामी खोजी गर्नलाई दियौँ हराएको छ दिनपछि उसको लास्ट के अरे फेला पर्यो होइन मृत्यु अवस्थामा घटना यही हो अब घटनाबाट अनुसन्धान खोल्दाखेरि जो जति आयो प्रहरी र मिडियामा आएको छ त्यसमा तपाईँले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि सहमतिमा चिन्ता भएको भए मारियो किन हजुर गम्भीर प्रश्न त्यो छ होइन हजुर सहमतिमा भइसकेपछि साथीलाई मार्दैनन् होइन अब अपरिचित साथीहरूसँग फेसबुकको साथीसँग उनी घाँटी हो डुलेको हो रमाइलो गरेको हो होइन त्यसपछिको पछिल्लो पङ्क्तिमा ऊ मारिएकी थिइन् उसको डेट डिक्लेरेसन ऊ मर्नुभन्दा अगाडिको उसको चाहिँ के अरे बोली हामीसँग उपलब्ध छैन मारियो किन त कसरी भन्ने एनालाइसिसमा क्रिमिनल एनालाइसिसमा एउटा गल्ती छोप्नलाई के अर्को गल्ती गर्छन् एउटा क्राइम छोप्नलाई अर्को क्राइम गर्छन् त्यहाँ पनि यस्तै भएको मैले देखेको छु जब भेनिसा इन्टोक्सिकेट बनाइयो होइन गाड पानीले चाहिँ के के खुवाएर लट्ठ पारियो हजुर र उनलाई बलात्कार गरियो होइन सामूहिक बलात्कार जस्तो लाग्छ कि सिङ्गलै होला अब प्रहरीको अनुसन्धानमा त्यो जुन रक एउटा डिस्कोमा चाहिँ के अरे दुर्व्यवहार गरेको छ सुरुमा है हजुर त्यसपछि उनी फर्केर फ्लेटमा पुगेका छन् होइन हजुर अब उनी इन्टोक्सिकेट जुन अवस्थामा त्यहाँ पुऱ्याइएको मेरो अब्जर्भेसन छ हजुर होइन उनी डिस्कोबाट नै बेहोस हालतमा त्यहाँ पुऱ्याइएको छ है हजुर जब उनी होसमा आउँछिन् भनौँ न एक दुई घन्टापछि त होस आउँछ नि हजुर होसमा आउँदा उनी बलात्कृत भइसकेको अवस्था अनि त्यसपछि उनले प्रतिवाद गरे कि होली र सबलाई चाहिँ के अरे रेप केसमा हाल्दै उसले प्रतिवाद भनियो होला धम्की दियो होला हजुर त्यस कारणले उनलाई अलिकति घाइते अवस्था पारेर भाग्दाखेरि ढकेल्दाखेरि लड्यो भन्ने बाहना बनाएर लगाएर टोइलेटको एरियाबाट खसालिदिएका छन् अब यहाँ मेन प्रश्न चाहिँ कुरो के हो भन्दाखेरि उसलाई चाहिँ मार्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्दाखेरि जब ती नानीले भेनिसाले थाहा पाइन् आफू लुटिसकिएको हजुर त्यसपछि उसले प्रतिवाद गरिन् त्यसपछि त्यो अपराध लुगाउनलाई यी केटाहरूले के अरे झ्यालबाट भाग्दाखेरि अन्त दिएको भन्ने बाहनामा यसलाई खसाइदिन् मेरो अब्जर्भ फाइनल अब्जर्भेसन यस्तै छ होइन त्यसपछि यो केस भनेको बलात्कार पछिको हत्या हो र अपराधीहरूलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ घटनाबाट सबैले शिक्षा पाउने टिनेजर नानीहरूले सबै जिम्मेवार प्यारेन्ट्सहरूले अभिभावकहरूले बुवा आमाहरूले दिदी दाजुहरूले सबैले सबैले चाहिँ शिक्षा लिनुपर्छ भन्ने मेरो अनुरोध छ भाइ सोल्टिनी भन्दै च्याटिङ सुरु गरेका राजन बारम्बार मेसेन्जर मार्फत भेनिसाको सम्पर्कमा रहिरहे गएको फागुन आठ गते राजनले भेनिसासँग डराई डराई मोबाइल नम्बर मागे भेनिसाले केही मिनटमै नम्बर दिन त्यति बेला दिउँसोको तिन बजेको थियो भेनिसा कपनमा थिइन् नम्बर पाउन साथ राजनले फोन गरेर बौद्धमा भेट्ने प्रस्ताव राखे भेनिसा तयार भएर बौद्ध गेटमा पुगिन् राजनले उनलाई कतै बसेर चिया खाउँ भन्दै आजी नामको भट्टी पसलमा पुराए त्यस भट्टी पसल पसलमा राजनका साथीहरू सोनी लामा र सजित लामा पनि सँगै थिए प्रहरीका अनुसार अर्का एक फरार अभियुक्त पनि सही भट्टीमा थिए सबैले मापस्य गरे भेनिसाले चिया पिउँदै उनीहरूका कुरा सुनिन् अनि राजनसँगको पहिलो भेटको पहिलो अनुभूतिमा हराउन थालिन् त्यसरी भट्टीमा सँगै मापसे गरेका फरार अभियुक्त कारमा हिँड्थे करिब छ बजेपछि सबैले डिस्को गएर रमाइलो गर्ने सल्लाह गर्दै देश भट्टी पसलबाट बाहिरिए त्यो साँझ एघार बजेसम्म उनीहरू ठमेलको हार्डरक नामक डिस्कोमा रहेका थिए पहिले चिया खाएकी भेनिसालाई ती केटाहरूले कर गरेर बियर खुवाए बियर खाँदा उनीहरूले भेनिसालाई पटक पटक किस खाए हक गरे उनलाई लिएर नाचगान गरेर झुम्नसम्म झुमे तिम्रो सेक्सी कपाल तिम्रो सेक्सी जिउडाल तिम्रो सेक्सी ओठ तिम्रो सेक्सी आँखा तिम्रो सेक्सी तिम्रो अङ्ग सेक्सी तिम्रो बोल्ने ढङ्ग sexy sexy sexy sexy sexy you are looking sexy sexy sexy sexy sexy oh my dear sexy तिम्रो सेक्सी हेराइले मलाई लट्ठै बनायो तिम्रो सेक्सी बोलीले मलाई मक्खै बनायो तिम्रो सेक्सी हेराइले मलाई लट्ठै बनायो तिम्रो सेक्सी बोली Sexy, sexy, sexy, sexy, sexy, sexy, sexy, sexy, sexy, sexy, sexy, sexy, sexy, sexy, sexy, त्यस डिस्कोबाट उनीहरू गाडीमा निस्किए फरार अभियुक्तले सजित लामा र राजन राईलाई बौद्ध गेटमा लगेर छाडिदिए शनि र भेनिसलाई आफ्नो अपार्टमेन्टमा लिएर गए अपार्टमेन्टमा पुगेपछि फरार अभियुक्तले शनि र भेनिसलाई एउटा कोठामा सुत्न भने उनी आफ्नै कोठामा छिरे अठाइस वर्षीय शनि लामाले भेनिसासँग बसेर थप एक बोतल बियर खाएर शारीरिक सम्पर्क राखेर उनीसँग रमाउनु रमाए त्यसपछि अर्को कोठामा सुत्न गएका फरार अभियुक्तले ढोका ढकढकाए सोनीले ढोका खोले फरार अभियुक्तले भेनिसासँग शारीरिक सम्पर्क गर्ने मनासायले सनी लामालाई कोठा बाहिर जान आग्रह गरेपछि उनीहरू दुई बीचमा केही बेर विवाद भयो त्यतिन्जेल रातको करिब बाह्र बजिसकेको थियो फरार अभियुक्तले भेनिसालाई जबरजस्ती करणी गर्न खोजे तर एउटै बेटमा दुईजनासँग शरीर सुम्पिन भेनिसा तयार भइनन् भेनिसा टोयलेटमा पसिन् सोनी लामाको साथी फरार अभियुक्तले तान्न थाले केही बेर तान् छानातान हुँदा फरार अभियुक्तले टोयलेटको झ्यालबाट भेनिसालाई धकाली दिए भेनिसा छतल्ला माथिको अपार्टमेन्टबाट भुइँमा पछारिन् अन्तत पहिलो भेटमै शरीर सुम्पिए कि भेनिसाको त्यो सहवास नै जीवनको अन्तिम सहवास हुन पुग्यो तिमी कठै छिन अघिसम्म आफ्नो भावी साथी ठान्दै रमाएकी भेनिसाको त्यतिबेला ढुकढुकी मात्रै थियो त्यही ढुकढुकी बिचमा पनि बाँच्नका लागि उनीहरूसँग जीवनको दुहाई माएकी भेनिसालाई उनीहरूले गाडीमा राखेर अस्पताल लैजानुको साटो नगरकोटतिर जाने भन्दै गाडी अगाडि बढाए कोटेश्वर नकाट्दै भेनिसाले संसार छाडिसकेकी थिइन् उनीहरूले भेनिसाको सबलाई नगरकोट जाने बाटो मुनि बाँसघारीमा फालेर फर्किए त्यतिन्जेल बिहानको तिन बज्न लागिसकेको थियो थियो फरार अभियुक्तले शनि लामालाई उनको घरसम्म लगेर छाडिदिए त्यसपछि उनीहरू आफ्नो स्थानमा लुकेर बसे तर यो ख्याल गराउँ एक दिन रगतले अवश्य पोल्छ भन्ने कहिल्यै नभुलाउँ अन्तत प्रहरीले उनीहरूलाई पक्रेर अहिले कानुनी कटघरामा उभाएको छ यसर्थ अपराधिक मानसिकता भएका मानिसहरू पनि ख्याल गरौ एक दिन अवश्य कानुनी कटघरामा पुग्नै पर्छ भन्ने कुरा त्यस्तै युवतीहरू पनि फेसबुकमा साथी बन्ने बनाउने कुरामा ख्याल गरौ अन्यथा ती युवतीहरू जस्तै तपाईँहरूले पनि भोग्न नपर्ला भन्न सकिँदैन यसप्रति चेतना भयो बिदा पूर्व उचित सुझाव सल्लाह र प्रतिक्रियाका लागि अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिसमा सम्पर्क राख्नुहोला भन्दै र तपाईँ श्रोता अनि कार्यक्रम उत्पादनमा सहयोगी साथी राजेश भण्डारी र शङ्कर भूषाललाई विशेष धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक प्रेम सुनार बिदा चाहन्छु नमस्ते